তুমি বিনা কর मेरो उमेरमा छोड्दिनँ संसारै मेरो चल्दैन हृदय तिमी नभए चाहको त्यही रोकिन्छ समय प्रलय हुन्छ संसारै मेरो चल्दैन हृदय भएको भए के देख्ने सपनी तिम्रो नकैले नसुन्या भई जसको नाम जपनी हाम्रो भेट न बाको भए के देख्ने सपनी तिम्रो नकैले नसुन्या भई कसको नाम जपनी सम्झने नै भन्दिन म जिन्दगी नै भन्दिन